लागी लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधान सभाको बैठक आज पनि बस्दैछ तत्कालीन सांस्कृतिक र सामाजिक एकबद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमतिका बारेमा सभासदहरूले आआफ्नो धारणा राख्नेछन् त्यस्तै अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिका विषयहरूको निर्क्युल सम्बन्धी प्रतिवेदनमा आज पनि सभासदहरूले आआफ्नो धारणा राख्ने बुझिएको छ यसअघि हिजो बसेको बैठकमा तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेख उल्लेखित विषयहरूका सहमति र असहमतिको प्रतिवेदन सम्बन्धित समितिमा पठाइएको छ सहमतिका विषय मस्यौदाका लागि मस्यौदा समिति र असहमतिका विषय विवाद समाधानका लागि संवाद तथा सहमति समितिमा पठाइएको छ प्रधानमन्त्री सुशील कोइरालाले आज पनि आफ्नो स्वास्थ्य परीक्षण गराउनुहुने भएको छ न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगका अनुसार अमेरिकाको न्युयोर्क स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा प्रधानमन्त्री कोइरालाको थप स्वास्थ्य परीक्षण हुन लागेको हो यसअघि बुधबार पनि कोइरालाको नियमित स्वास्थ्य परीक्षण भइसकेको छ प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका सिलसिलामा यही असार दुई गते अमेरिका प्रस्थान गर्नुभएको हो उहाँले सोही सेन्टरमा सात वर्ष यता नियमित रूपमा उपचार गराउँदै आउनु भएको छ बिए प्रथम वर्षको परीक्षाफल प्रकाशित भएको छ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बलकोद्वारा दुई हजार सत्तरी साल भदौ असोज महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो मानविकी तथा सामाजिक शास्त्र सङ्घकातर्फ स्नातक तह तीन वर्षे बिए प्रथम वर्ष मौका सहितको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ एकीकृत माओवादी र नेकपा माओवादी सहितका पाँचवटा कम्युनिष्ट पार्टीले संविधानका लागि सडक र सदनबाट संघर्ष गर्ने गरी कार्ययोजना बनाएका छन् एकीकृत नेकपा माओवादीले सदनमा कुरा उठाउने र अरू चारवटा पार्टीले एकीकृत माओवादीसँगको सहकार्यमा सडक सङ्घर्ष गर्ने गरी कार्ययोजना बनाएको जनाएका छन् नेपाली कङ्ग्रेस र एमाले आफू अनुकूल संविधान बनाउन खोजेको निष्कर्षका साथ एकीकृत माओवादी नेकपा माओवादी नेकपा एकीकृत मातृका यादवको नेकपा माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टीले त्यसो हुन नदिन र पहिचान सहितको संविधानका लागि सङ्घर्ष गर्ने निर्णय गरेको स्रोतले जनाएको छ एकीकृत माओवादीले नेकपा माओवादी लगायतले उठाउँदै आएको गोलमे समेत सम्मेलनका बारेमा संविधान सभामा प्रतिनिधित्व गर्ने दललाई सहमत गराउन पहल गर्ने र अरू दलले बाहिरबाट दबाब दिने योजना रहेको छ त्यस्तै आम नागरिकका जीविकाको विषयलाई लिएर पनि सङ्घर्षका कार्यक्रम तय गर्ने तयारी भएको छ पाँच पार्टीले गठन गरेको कार्यदलले तयार गरेको कार्ययोजना आज बेलुकी पाँच बजे बस्ने पाँच पार्टीको बैठकमा पेश गर्ने र बैठकले अन्तिम रूप दिने स्रोतले जनाएको छ तर कार्यगत एकतालाई कार्यान्वयन गर्ने गरी बनाउने मोर्चाको नाम के राख्ने भन्ने विषयमा भने अझै सहमति हुन सकेको छैन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको जिन क्लाउडी जुनेकरलाई युरोपियन युनिको अध्यक्ष नबनाउने प्र प्रस्ताव विफल भएको छ बेलायतको संसदमा सहयात्री दलहरूले नै क्यामरुनलाई साथ नदिएपछि उनी असफल भएका हुन् बेलायती प्रधानमन्त्री क्यामरुनले जुनेकरलाई अध्यक्ष बनाए बेलायत युरोपियन युनियनबाट बाहिरिने चेतावनी दिएका थिए केही देशहरूले उनलाई साथ दिए पनि आफ्नै सदनबाट साथ नपाएपछि क्यामरुन पछि हट्न बाध्य बनेका हुन् लक्जमबर्गका पूर्व प्रधानमन्त्री जुनेकरलाई अध्यक्ष बनाउन जर्मन लगायतका देशहरू सकारात्मक देखिएका छन् युरोपियन युनियनको बैठक आजबाट ब्रसेल्समा सुरु हुँदैछ इयुका दीर्घकालीन एजेन्डाहरू तय गर्दै भोलि युनियनको नेता चुनिनेछ अन्तमा खेल समाचार विश्वकप फुटबल अन्तर्गत समूह एफबाट अर्जेन्टिना समूह विजेता बनेको छ गैरातीको खेलमा नाइजेरियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो तर हार बिहोरे पनि नाइजेरिया पनि भाग्यमानी बन्दै अन्तिम स्वरमा पुगेको छ नाइजेरिया गैराती अर्जेन्टिनासँग तीन दुईले पराजित भएको हो नाइजेरियाका लागि दुवै गोल अहमद मुसाले गर्नुभयो भने अर्जेन्टिनाका दुई गोल मेसीले गर्नुभएको हो यस्तै विश्वकपमा पहिलोपटक सहभागिता जनाइरहेको बोस्नियाले इरानलाई तिन एकले हराएको छ यसैबीच आज बिहान भएको खेलमा स्विजरल्यान्ड विजयी बनेको छ होन्डुरसलाई तिन एकले हराउँदै स्विजरल्यान्डले अन्तिम सोह्रमा स्थान तय गरेको छ बिहान भएको इक्वेडर र फ्रान्स बीचको गोल रहित खेल गोलरहित बराबरीमा सकिएको छ गोल गर्न नसके पनि फ्रान्स जोगिएको छ भने इक्वेडर विश्वकपबाटै बाहिरिएको छ यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै का साथ आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ बिक्रेता मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी र गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टिलर्निङ खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस भजनका लागि सुनो हजुर